उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले केही सातादेखि नयाँ गद्य श्रृङ्खला म हिँडेको बाटोको वाचन सुन्दै आएका छौं उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको छैठौं श्रृङ्खलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा अपरेसन गर्दा मरिजान्छु भन्ने त आमालाई छँदै थियो केही दिन बाँच्न सजिलो होस् भनेर अरूकै करले लगेको थियो कति सजिलै एक हप्ता अघि आफै हिँडेर जानुभएको थियो कस्तो पाइलो निस्किएछ त्यो दिन अब आउँदा कस्तो भएर आउँछु तिमीहरूसँग भेट हुन्छ कि हुँदैन भन्दै बिदा त उही दिन भएको थियो हामी मिलेको देखेर डाहा गर्ने पनि कम थिएनन् कसैले त मेरै अगाडि भने यति धेरै बुहारीलाई राम्रो गर्नु हुँदैन हेप्छन् कसरी हेप्छन् बेलामा खाना दिए भोको तिर्खा नाङ्गो हेऱ्यो भने भइगयो अब हामीलाहरू चाहिँदैन बोलाउँदा पनि देउरानीलाई जस्तो गरी सिते भन्ने होइन बुहारी भन्नु कि दुलाई आ भन्दिनँ त्यो पनि त बिचरा कान्छी छोरी रहेछ सिते भन्दा उसलाई पनि आमाले नै बोलाए जस्तो आमाका कुरा सुन्दा मलाई अचम्म लाग्यो हेर्दा मात्रै बुढी लाग्यो सासुआमा त आधुनिक आमा हुनुहुँदो रहेछ अहिलेका केटीको मनका कुरा बुझ्ने मलाई त आमाले सिते भनेर बोलाउँदा आफ्नै आमाले बोलाएको जस्तो लाग्थ्यो कहिले म घुर्क्याउने कहिले आमा एकअर्कामा घुर्क्याउने भएका थियौँ हामी कहिलेदेखि हो नङ र मासु पो भइसकेका रहेछौँ सबै छिमेकीहरू भेला भइसकेका थिए टाढा टाढादेखि कोही रिक्सामा गाडीमा बाइकमा सबै आइरहेका थिए दिदी दिदीबहिनीहरू पनि आइपुगे नानु आइपुग्नु भएको थिएन दस बजे शवयात्रा प्रारम्भ भयो त्यो शङ्ख बजाईको आवाज कति अनौठो थियो आफ्नै घरबाट लास निकालेर हिँड्नु कति कठिन थियो घरभित्रैबाट कुचोले एकहोरो बढार्दै निकाल्नुपर्छ लास राखेसम्म गएर त्यहाँ आफै पखाल्नु तिमी तिमी जेठी बुहारी आऊ कति गाह्रो काम मन नलाग्दा नलाग्दै आफ्ना मान्छेलाई बढारी पखालिसकिदिनुपर्ने जहीँ जाँदा पनि छिटो आइजाई के ल्याउँछे भन्ने आजदेखि सकिएको थियो भाइ भीष्मप्रति पनि काठमाडौँबाट झापा झरेका रहेछन् सधैँ जस्तै नवमीको दिन हाम्रो घरमा आइपुगेका थिए आफ्ना नयाँ कुरा देखाउन वर्षभरिका रमाइला कुरा गर्न आज पनि परेबाट देखेँ हातमा डायरी बोकेको आमाको निधनपछि साँच्चै नै हामी टुहुरा भएका थियौँ दुई हजार उनासाठी सालतिरको कुरा हुनुपर्छ घरमा हामी पाँचजनाको परिवार त छँदै थियौँ त्यसमा पनि दुईजना अरू आमाका भान्जाहरू थिए कपिल र कृष्ण ओली जम्मा गरी हामी नै सातजना थियौँ बिचरा धरावासीजीलाई के थाहा कहिले केही नगर्ने मान्छे त्यसमा पनि आमाले पालेको छोरो त भनेकै हुन् एक दिन बिहानै भन्नुभयो आज मेरा साथी आउनुहुन्छ खाना बनाइराख्नु म मासु ल्याउँछु म भान्सातिर लागेँ शनिबारको दिन थियो नानीहरूको पनि छुट्टी अफिस पनि जानु नपर्ने दाल भात तरकारी अचार सबै बनाइसकेँ बल्ल बल्ल आइपुग्नु भयो दुईजना साथी लिलक टोला र भरत भुर्तेला लिएर आधा किलो मासु हल्लाउँदै म छक्क परेँ हे भगवान् अब म कसरी पुर्याउनु यति मासुले यतिका मान्छेलाई ठुला मान्छे नै मात्रै चार पाँचजना चारजना त केटाकेटी र म नै भयौँ जे त होला पकाउनै पर्यो भान्जालाई बोलाएर भने दाजुले पाहुनालाई खाना बोलाएको अरे आधा किलो मासु ल्याउनु भएछ यतिका मान्छेमा के गर्नु कम्तीमा पनि डेढ किलो मासु चाहिने मान्छे छौँ हामी यति मासुले कसरी पुऱ्याउनु बरु नल्याएको भए हुने थियो यस्तो नजानेले किन किन्नु सोधेकै भए पनि त हुने थियो भान्जा पनि मुसुक्क हाँस्दै लाग्नुभयो मासु पाक्यो खाना त दिनै पर्यो पहिला नानीहरूलाई दिएँ दुई दुई पिस पालो आयो ठुलाको पाँचजनालाई एकैचोटि बोलाएँ जब आधा किलो मासु साँच्चैकै खाने भने एकैजनाले खाइदिन्छन् धेरै पार्नालाई सानो सानो पारेर काटेकी थिएँ जति नै काटे पनि बढ्ने होइन अलिकति भाँडामा राखेर पस्केको पहिला नै मासु खान्छन् हेरिरहन्छु फेरि गफ गर्छन् मासुकै पिसमुखमा हाल्छन् यसो दिए जस्तो गर्छु फेरि अर्काले पनि त्यही मासु नै कपक्क पार्छन् दिँदा सधैँ सबै नै रित्तियो लिलक दाइले भन्नुभयो बहिनी मासु मिठो भएन पकाउन आउँदैन तिमीलाई खै मिठो त भयो कि भएन आफूले त चाख्नै पाइएन व्यवस्थित गरेर पकाएको भए पो मिठो हुन्थ्यो त न अदुवा न लसुन सबै सामान मिल्दा मात्रै जे पनि मिठो हुन्छ रिसाउन चाहिँ नरिसाउ तर मासु पकाउन आउँदैन रहेछ तिमीलाई मेरा घरमा हिँड न मेरो बुढीले कस्तो मिठो पकाउँछ हुन त आफ्ना घरको आफ्नै समस्या हुन्छ जसलाई पनि एउटा उखानै छ भन्छन् नि बुढापाकाले केटाकेटीलाई रोइदिँदा भइजान्छ पाहुनालाई आइदिँदा भइहाल्छ धन्य भएकी थिएँ आज म आधा किलो मासुले त्यतिका पाहुना र परिवारका सबैलाई पुर्याएकोमा आफूलाई त जे भए पनि सन्तुष्टि नै छ आज पनि मलाई अचम्म लाग्छ धरावासीजीले आधा किलो मासुले त्यत्र मानिसलाई पुग्छ भन्ने पनि कसरी सोच्नुभयो होला हुन त कवि साहित्यकार लेखक यस्तै हुन्छन् भन्ने मैले पनि सुनेकै हो आज मलाई पनि त्यस्तै लाग्यो बेलुका सबैजना बेला भयो छोराछोरी भान्जा सबैलाई थाहा भएको थियो आज बिहानको कथा ओ कविज्यू बिहान त महा महाकवि देवकोटाको जस्तो कथा गरियो नि उहाँ निल्ल पर्नुभयो हाँसोको पात्र हुनुभयो सबैजना गलल हाँसे अढाई बिघा जग्गा बेचेर त्यसैको पैसाले बुधबारेमा दोकान घर किनेर बुबा र सानीमा बस्न थाल्नुभएको थियो सानीमाको र बुबाको उमेरमा धेरै नै फरक थियो बुबाबाट सन्तान पनि नजन्मिने कुरा सानीमाले पछि मात्र थाहा पाउनु पाउनुभएछ त्यो थाहा पाएपछि माइत गएर बसेकीलाई फेरि गएर फकाएर ल्याउनु भएको थियो बजारको दोकानको चल्ती राम्रो थियो बर्ने चिया कमानका मजदुरहरूको मुख्य किनमेल गर्ने ठाउँ नै हाम्रै दोकान बनेको थियो बाहिर फेरको किनमेल सौदाबाजी बुबाले गरे पनि नगदी आर्थिक व्यवहार सबै सानिमाको हातमा थियो बिक्री भएर जम्मा भएको नगद रकम बैङ्कमा राख्ने चलन थिएन मेरो बिहे भइसकेको थियो एक दिन सानिमा हराएको खबर सुन्यो सानिमालाई खोज्न दोकान बन्द गरेर बुबा चारतिर दौडन लाग्नुभयो सानिमाको जान सक्ने सबै ठाउँहरूमा बुबा पुग्नु भएछ सानिमा हराएको केही दिनपछि थाहा भएछ त्यहीँ छिमेकीमा डेरा लिएर बसेको एउटा राईसँग सानिमा जानुभएछ तर उहाँ जाँदा आफू मात्र नगर घरमा भएका गरगना र नगद समेत गरी झण्डै एक लाख जतिको जेतो समेत लानुभएछ स्वास्नी र सम्पत्ति दुवै गुमाएपछि बुबाका दारा र नङ्ग्रा सबै भाँचिए जस्ता भए बुबा बौला जस्तो बारिन थाल्नुभयो स्वास्नी पहिले हिँडेको घरमा उहाँलाई बस्न मन नलाग्ने मूल घरमा आउने बाटो उहिले मेटिएको देख्दा देख्दै बुबाको अवस्था एकदमै अप्ठ्यारो हुन थालेछ एक दिन कौसीमा फाल हानेर मर्छु भन्दै गाडी चढ्नु भएछ तिन चार दिनपछि फेरि बुधबारैमै भएछ बुबाको बिजोक भएको कुरा सबैले भन्न थालेपछि आमाले आफ्नै गरेर बुबालाई सम्झाएर फकाएर घरमा ल्याउनु भएछ आमाले आँट दिएपछि आफ्ना सारा हिजोका कर्महरूमाथि पश्चाताप गर्दै खुब रुनु रुनुभयो अरे 在那。 बुवाको मेलमिलाप भएको देख्दा हामीलाई खुसी नै लागेको थियो बुढेसकालमा भए पनि आमाबाबु मिलेको देख्न पाउनु हामीलाई रहर लाग्दो थियो आमा बुबाहरू पनि भर्खरका नयाँ बेहुला बेहुली जस्तो रमाउँदै डुल्ने घुम्ने आधुनिक हुन खोज्ने गर्नुहुन्थ्यो दाजुभाउजू छुटिसकेकाले कान्छो भएर बुहारीसँग बस्नुभएको थियो आमा एक्लै हुँदा जस्तो बुबा थपिएपछि व्यवहार सजिलो भएन होला ठाकठुक पर्न थालेको सुन्थ्यौँ कान्छी बुहारीसँग मिल्न गाह्रो भएपछि आमा बुबा फेरि बजारको घरमा सर्नुभयो एक प्रकारले आमा बुबाको जिन्दगी नवदुला दुलेको जस्तो भएको थियो कहिलेकाहीँ माइत जाँदा बाबुआमाको मेल देखेर खुसी लाग्थ्यो एकअर्कालाई अत्यन्तै माया गरेको र ख्याल गर्नुभए हुन्थ्यो एकअर्काको प्रशंसा गरेरै थाक्ने भएका थिए बुढाबुढी त्यसरी छुट्टिएर अलग बस्ने बानी भएपछि फेरि उहाँहरू मिसिन जानु भएन आमा बुबाबाट छुटिएपछि आफ्नो व्यवहारिक कठिनाइसँगै जुद्धी दाजुभाउजूले बुधबारको आफ्नो भागको जग्गा जमिन बेचेर चितवन जानुभएको थियो रत्नगर नगरपालिकामा घर बनाइस बस्नुभएको थियो टाढा पुगेकाले भन्ने बित्तिकै आइरहनु सम्भव थिएन धेरै वर्षपछि दाजुभाउजू घर आउनुभएको थियो दाजु त बेला बखत आइरहने गर्नुभएको थियो बुबाको स्वास्थ्य पनि अलिक बिग्रिँदै गएको थियो त्यसैले होला दाजुले पनि अब निकै पहल गर्न थाल्नुभएको थियो एउटा अचम्मको वहल्ला मचियो सिक्किमको कोप्चेमा काइला मगरमा देवता उत्रिए भन्दै उनले फुकेर चामल र तेल दिन्छन् अरे त्यो खायो भने जस्तो सुकै बिमारी पनि त्यहीँ निको भएर ठमठम हिँडेरै जान्छन् रे अचम्मको हल्ला फैलियो गाउँबाट गाडीका गाडी मानिसहरू जान थाले भन्थे पुगेर आउनेहरू तिन दिनदेखि यता पालै आउँदैन कम्तीमा पनि सात दिन जति लाग्छ बस्ने ठाउँको पनि त्यति नै भिड खाना पनि दिन नभ्याउने प्रायः त्यहाँ जानेहरू नै भान्से लागेर काम गर्थे जानु बाटो त्यत्तिकै उकालो छ माथि डाँडामा छ फुकफाक गर्ने ठाउँ बुबालाई मुटुको रोग थियो छ महिना अघि मात्र धरानमा पच्चिस दिन आइसियुमा राखेर ल्याइएको थियो उहाँलाई नियमित रूपमा दबाईको सेवन गर्न डाक्टरहरूको सुझाव थियो त्यही अनुसार दबाई खाइरहनु पनि भएको थियो त्यसै हल्लामा आमा बुबा पनि जानुभएछ कोप्से हामीलाई पनि जानुपर्छ भन्दै एक दिन बुबा आउनुभएको थियो डिप्रेसका खोटा ठिक हुन्छन् तिमीहरू नजाने भए हामीसँग पठाइदियो भन्दै तर धरावासीजीले बुबाका कुरा सुन्नै मान्नु भएन उहाँहरू जानुभएछ साइनी दिदी दाई साथी लिई गाडी नै रिजर्भ गरेर तिन दिनका दिन आमा बुबाको पालो आएछ चार दिनमा दिदीको मुटुका र ब्लड प्रेसरका बिमारी आमा बुबा दुवैजनाले काइला मगरले अक्षता र तेल फुकेर दिएपछि विश्वासले दबाई औषधि नै खाना छोडिदिनु भएछ बुबा निकै नै फुर्तिलो देखिनुहुन्थ्यो उताबाट फर्केपछि हामीलाई भेट्न आउनुभएको थियो खुब बढाइ गर्नुभयो काइला मगरको धरावासीजी हाँसी मात्र रहनुभयो तर उपचार गर्न पाएकोमा बुबाको अनुहारमा निकै खुसी थियो वरपर हिडुल सरसामान किनेर ल्याउने सबै बुबाले नै गर्नुहुन्थ्यो आमा हिडुल गर्न सक्नुहुन्न थियो खुट्टाले भर थियो हिँड्न नपाएकोमा दुःख मानिरहनुहुन्थ्यो मलाई बुबाले साह्रै माया गर्नुहुन्थ्यो यो खुनी छ यसलाई धेरै काम नहराओ म मेरो छोरीको खुट्टा बनाइदिन्छु पारी दार्जिलिङ लगेर भन्नुहुन्थ्यो तर के गर्नु र दैवले पनि बुबालाई नै देखेछन् बुबाको निधनपछि हामीले धेरै दुःख पायौँ बाबुको धन सम्पत्ति केही थिएन अलिकति माइतीले दिएको बारी पनि बुबाको क्रिया गर्दै सकियो त्यसपछि त्यो ठाउँ नै छोडेर हिँड्नु पर्यो अर्काको मेलापात गयो काम गर्यो खायो गर्न थाल्यौँ पछि मावलीले गरी खानु भनेर दुईवटा भैँसी दिनुभएको थियो साना साना थिए ठुला भएर ब्याउने भएका थिए दैवले नदेखेको कहीँ हुँदैन नहुने मान्छेलाई जति गरे पनि हुँदैन भन्ने त एउटा उखानै गर्थे त्यस्तै नै भयो ब्याउने नसकी मरे केही दिन अघि पछि भएर दुइटै भैँसी दुःख भन्ने आएको आएकै गर्छ अचारको भेल जस्तो भएर रुँदा हुने होइन कराउँदा हुने होइन कोदाको ढिँडो पनि आधा पेट खाएर हिँड्थ्यौँ हामी त्यो पनि दिनभरि अर्काको घरमा काम गरेर ल्याएको बिचरा आमा धुरु धुरु हुनुहुन्थ्यो आमा बाबुले यस्ता केही नभएकालाई दिएर मलाई अहिले यस्तो दुःख भयो आखिरमा त उनी बेलैमा जाने रहेछन् मलाई नै दुःख यतिका छोराछोरी मैले कसरी हुर्काउनु यति एउटा सानो छोरो छ सन्तानको नाउँमा यी छोरी त अर्काको घर जाने जात हुन् यो छोरालाई हुर्काउनसम्म पाउँदा पनि पछि त यसैले के के गरेर पाल्थ्यो होला यो छोरा चाहिँ यो छोरामाथि चाहिँ नजर नपरोस् कसैको नि दाजु धेरै चञ्चले चारवटी दिदीबहिनीको एउटा दाजु मामाको छोरोसँगैको हो एकै दिनका हुने यी भन्नुहुन्थ्यो आमा हामीलाई दाजुले असाध्यै माया गर्नुहुन्थ्यो साँझ परेको थियो चुल्हामा खाना पाकिसकेको थियो अब त्यो खाना कसले पो खानेर सबैको आलाप बिलाप हुन थाल्यो सबैभन्दा ठुलो दाजु हाम्रो एकमात्र दाजु नभएपछि संसारै शून्य लाग्यो हामी रोएको सुनेर मावली घरका हजुरबुबाहरू सबै नै आएछन् हामी रुँदा रुँदै कति बेला निधाएछौँ आमा बेहोस हुनुभएछ दाजुलाई अँगालो मारेर आमाकी फुपू दिदी हजुरबुवा हजुरआमा मामा सबै नै वरिपरि नै रहेछन् हाम्रो माइती अब निसन्तान भएको थियो हाम्रा दाजुभाइ अब कोही छैनन् दाजुको लासको लुगा फेर्दा हजुरबाले याद गर्नुभएछ जिउभरिभरि घाउ नै घाउ भरेछ माई पो निस्केको रहेछ नातिलाई सबै कोट्याइएको रहेछ आउन त माई ठकुरानी आएकी रहेछन् कोट्याएर बिग्रिएछ त्यहाँ खालखालका कुरा निस्किन थाले कोही भन्थे त्यो धामीको हो त्यसलाई यहाँ ल्याएर डिठागामा पुर्याउनुपर्छ कोही भन्थे सक्दैन थियो भने किन झारफुक गर्यो अर्कैले गर्थ्यो त्यस्तै कुरा चलिरहेका बेला आमाको पनि होस आएछ आमाले नै पर्दैन कसैलाई डिठाकोमा पुर्याउनु जे हुनु भइ गयो फर्केर आउने होइन यति चाँडै जान्छ भने कसलाई थाहा थियो र भनेर मन बुझाउनु भएछ हाम्रो बिजोक देखेर तिमीहरूका बुबाले मलाई बिहे गर्नुभयो तिमीहरूका बुबाकी पनि भर्खरै श्रीमती मरेकी ती पनि हाम्रै दिदी मामाकी छोरी थिइन् ठुलो दिदीको त बुवाले नै बिहे गरिदिएको थियो माइली दिदी म र कान्छी बाँकी थियौँ माइली दिदी र मेरो अलिकति अघिपछि बिहे भयो कान्छीलाई हामीसँगै राख्यौँ आमा माइली दिदीसँग बस्नुभयो आमाले त्यसोभन्दा मलाई मनमा आइरहन्थ्यो आमा त आमा नै हो भाउजूलाई पो आफ्नो पार्नुपर्छ भाउजू अर्काकी छोरी चित्त दुखाउनुहुन्छ सबै घर परिवार आमा बुबा भाइ बहिनी दाजुभाइ आफन्त सबै त्यागेर हामीलाई आफ्नो सम्झेर आउनुभएको छ आफ्नोपन अर्काको घरमा नाता जोड्न हामीले राम्रो गऱ्यौँ भने त भाउजूको पनि मन अडिन्छ हामीले नै राम्रो गऱ्यौँ भने अर्काको घरमा कसरी बस्नु किन हो किन आमाले आफ्नो दाजुको कुरा गर्दा मुटु नै चुडिएला जस्तो भएर आउँथ्यो आमा बुबा भनेका त आफ्नै हुन् दाजु भनेको पछिसम्म पनि माइती हुन् जाने बाटो माइती किन्दा पाइँदैन भित्रैबाट आफ्नो मान्छे मात्रै आफ्नो हुन्छ भाउजू पराई घरबाट आएकी हुन् उनलाई राम्रो गर्नुपर्छ उहाँलाई आफ्नो माइती बिर्साइदिनुपर्छ आमाको कुरालाई ध्यान राखिरहन्थे मलाई भाउजू असाध्यै मनपर्छ किन हो रहरकी भएर पनि होला आफ्नो मनका कुरा पनि म प्रायः भाउजूसँग नै गर्थेँ दिदीसँग भन्दा पनि बुबाको स्वास्थ्यमा गडबडी भइरहन्थ्यो तर बुबाको एकहोरो डिपीले नै बढी दुःख पाउनुहुन्थ्यो धामी झाँक्री र झारफुकले नै हुन्छ होला भन्ने उहाँहरूमा विश्वास हुने गर्थ्यो दुई हजार उनासाठी माघे पञ्चमीको भोलिपल्ट बिहानै टेलिफोन बजिरह्यो अघिल्लो दिन म पनि चन्द्रगढी चुडामणी रेग्मी सरको नातिको व्रतबन्ध र नातिनीको गुन्यु चोलोमा गएर गलेर आएकी थिएँ थकाइ निकै लागेको रहेछ दरावासीजी उठेर तन्किने टेलिफोनतिर लाग्नुभयो दरावासीजीले टेलिफोन उठाउँदा उहाँको बोली आत्तिएको थियो ल बुबालाई त प्रेसरले हानेछ एक पाटो चल्दैन अरे हस्याङ पस्याङ गर्दै हामी भद्रपुर हस्पिटल पुग्यौँ मान्छेहरू को आएको को गए चिर्नु छैन एक्लै बर्बर आएको छ बेला बेला निधाएको जस्तो गर्नु छ टोलाएको हो कि एक हो बेला बखत बौलाएको जस्तै गरी मनपरी भनेको छ डाक्टरलाई हातपात गर्न खोजेको छ नर्सहरूलाई छेउ पर्न दिनु छैन जथाभावी बोलेको छ सुनिसक्नु छैन बाहिर त राख्नै भएन क्याबिनमा राख्नुहोस् तपाईँको बिरामी नर्सले सल्लाह दिए बोकिसक्नु छैन एक्लै सकिँदैन अरू बिमारी कुरुवाहरू पनि आएर सहयोग गरे बल्ल दाजु आइपुग्नु भयो बिमारी भएको तिन दिनका दिन बिहान हुँदैन डाक्टरले भनिसकेको छ यहाँ हुँदैन मलाई सिटी स्क्यान गर्नुपर्छ कि त विराटनगर लानु कि त सिलगढी हामी यहाँ केही भयो गयो भने जिम्मेवार हुने छैनौँ डाक्टरले हामीलाई बिदा दिएका थिए भोलिपल्ट बिहान दाजु कुमारजी र आमाले लिएर सिलगढी जानुभयो टाउकोमा अलिकता रगत जमेछ त्यस्तो छटपटी गरेर चारतिर कुद्ने मान्छे थला पर्नुभयो सबै नै अर्काको घरमा पर्नु पर्यो बुबा छ महिनाको नानी जस्तै हुनुभएको थियो दिशा अर्कैले पर्ने पिसाब अर्कैले फेराउनु पर्ने खाना खुवाउने अर्कै बिचरा आमा एक त आफ्नै खुट्टो एउटा अपाङ्ग छ त्यसमा पनि आफ्नै जिउ ठुलो त्यहीँमाथि बुबालाई प्यारालाइसिस भयो डाक्टरले हिँडाउने कोसिस गर्नु उहाँ बिस्तारै हिँड्नुहुन्छ भनिदिएको रहेछ रात दिन हिँडाउने कोसिस भइरहेको थियो एक दिन बिहान मलाई घाम ताप्न बाहिर निकालिदियो यहाँभित्र चिसो भयो भन्दै गनगन गर्न थाल्नुभयो तिन चारजना भएर बाहिर निकालेर हामी आफ्नै कामतिर मात्र लागेका थियौँ बुबा त घ्यार घ्यार गरेको सुन्छु के गर्दै हुनुहुन्छ यसो हेर्दा त आँखा पनि रात रात डर लाग्दा निहुरेर लड्न आँटेको दिशा पनि त्यहीँ भइसकेछ बुबा त जानै आँट्नु भएको भन्दै आत्तिँदै कराउन थालेछु म होस् मेरै पो जाला जस्तो भयो आमा पनि रुन कराउन थाल्नुभयो हतार हतार लुगा फेर्न थाल्यौँ आमा र म ढोका बन्द गरेर गाडीमा हालेर डाक्टर भएकोमा लग्यौँ धन्नपो ल्याइपुऱ्याएछौँ प्रेसर बढेको छ त्यसैले यस्तो भएको हो घाममा राखेको थियो यस्तो मान्छेलाई किन घाममा दुईपल्ट अट्याक भएको छ राम्रो ख्याल गर्नु अब फेरि भयो भने बाँचिँदैन आमाले पनि दाजुलाई अत्यन्तै फोन गर्नुभयो एक त आमाको मन कस्तो भएको थियो होला बुबा त्यस्तो रात दिनको बिमारी कति पिर परेको थियो सधैँ पिर चिन्ता लिनुहुन्थ्यो दाजुले फोनमा रिसाउँदै भन्नुभएछ तपाईँले गर्दा यस्तो भएको अस्ति जाउँ भन्दा मान्नु छैन अब मैले के गर्नु यति टाढा छु भन्ने बित्तिकै आइपुगिँदैन बुबा पनि छोरीका घरमा नबस्ने छोराकै घरमा जाने भनिरहनु भएको थियो आमालाई पनि छोराकै घरमा जान पाए हुन्थ्यो भन्ने त छँदै थियो त्यसको केही दिनमै आएर दाजुले बुधबारे घरको सरसामानसहित आमा बुबालाई चितवन लैजानुभयो आउँबुवाको जिउने जग्गा दस कट्ठा बहिना गरेको थियो त्यही पास गर्न बाँकी थियो त्यही जग्गा बहिना गरेको दिन बेलुका बुबालाई अट्याक भएको थियो साह्रै दुःखले कमाएको जग्गा असाध्यै राम्रो त्यही पिर परेर बुबालाई सताइरहेको बेला त्यसैले होला भन्ने लागेको बुबा आमा पनि खुसी नै हुनुहुन्थ्यो छोराकोमा जान पाउँदा छोराको घर भनेको छोराकै हो छोरीको घर त जति गरी नै पनि कुटुम्बको घर हो छोरीका छोराछोरीले केही भने पनि भित्र कहाँ हो चस्छ दुख्छ अरे तर छोराका छोराछोरी त आफ्नै खुन हो त्यसो भन्दा पनि भन्दैनन् अरे गाली गर्न पनि मिल्छ अरे ती त आफ्नै हुन् अरे यता छोरीकालाई कसरी गाली गर्नु र ज्वाइँले पो चित्त दुखाउने हो कि भन्ने पिर हुन्थ्यो अरे जान त जानुभएको थियो यत्रो वर्ष भिन्नै बसेका मान्छे सासु बुहारीको मेलमिलाप कुन किसिमको हुने हो दाजुले बुबा आमालाई लान्छु भन्दा पनि नलानु भन्न सकिनँ छोराले लान्छु भन्दा भन्दै कसरी नलानु भन्नु दाजु पनि धेरै वर्ष बाहिर बस्नुभएको अब रहर पनि पलाएको होला आमा बुबा पाल्ने भन्ने लाग्यो तर पनि बुबाको स्वास्थ्यको स्थिति देखेर हातगोडै गरेर आउँथ्यो केही गर्न मनै लाग्दैन राम्रै हुँदै गरेको थाहा पाउँदा खुसी नै लाग्थ्यो बेला बखत हस्पिटल लगेको जाँच्दै गरेको स्वास्थ्य पनि राम्रै हुँदै गएको अलिअलि गरेर अब त आफै हिँड्न थालेको खबर सुनाउनु भएको सबै ठिकै हुँदैछ दाजु भाउजू भाइ बहिनी सबै ठिकै छन् अहिलेसम्म त घर पनि बनिसक्नु लाग्यो अब केही दिनमै आफ्ना घरमा जाने त्यसपछि माथि बनाइदिन्छ दाजुले हामीलाई उनीहरू तल बस्छन् दुई हजार साठी साल फागुन महिनामा विराटनगरमा गजल महोत्सव रहेछ तिन दिने देशभरका विभिन्न ठाउँका गजलकारहरू तथा विशिष्ट साहित्यकारहरूको सहभागिता थियो साहित्यमा रुचि राख्ने भएकोले म पनि समय र अनुकूल पर्दा कहिलेकाहीँ हिँड्ने गर्छु साँच्चै भन्नुपर्दा नजिकै भए पनि म विराटनगर गएकै तेस्रो पटक थियो पहिलोपल्ट दुई हजार सन्ताउन्न सालमा प्रतिभा पुरस्कार लिन जाँदा मैले विराटनगर टेकेकी थिएँ यसपल्ट विराटनगर पुर्दा साह्रै टाउको दुख्यो अघि कति बेलादेखि कार्यक्रम सुरु भइसकेको रहेछ हामी लीला अनुमोल विष्णु कुमार भट्टराई धरावासीजी र म पुगेका थियौँ उहाँहरू कार्यक्रममा बस्नुभयो म भने आराम गर्नभित्र गेस्ट रुममा गएँ श्री निकै नै चम्किँदै थियो स्वर हालेर हार्मोनियमसहित गाउँदा त झनै रमाइलो कार्यक्रम रमाइलैसँग चलिरह्यो कार्यक्रममा बुढापाकाहरूको पनि निकै सहभागिता रह्यो त्यसमा महिला केटीहरू पनि धेरै नै आएका रहेछन् देखिँदा एघार बाह्रमा पढ्ने जस्ता पनि देखिन्थे बेलुका सबैजना भेला भएका थियौँ गजल गोष्ठी त अब पो सुरु हुने भयो पहिलो कार्यक्रम थियो परिचय त्यसपछि सबैले गजल सुनाउँदै जाने एकपछि अर्को अर्कोपछि अर्को गजल त सुरु मात्र गरेपछि कति फुर्दा रहेछन् त्यहीँको त्यहीँ नै जवाफ आइहाल्दा मानिलिउँ गजलकै दोहोरी सुरु भयो कति रमाइलो लोक दोहोरी मात्र देखेको थिएँ मैले तर आज त गजलबाटै दोहोरी पनि हुँदो रहेछ राति दस एघार जति बसेको थियो होला अघि नैदेखि सुत्ने हल्ला र खल्ला हुँदै थियो हामी लेडिज जतिलाई एउटा कोठा थियो कोठा ठुलै थियो हामी निकै थियौँ अर्को कोठाको बन्दोबस्त थिएन एउटा कोठामा एउटै ठुलो पलङ त्यसमै अठाएर सुत्नुपर्ने बाइसजना अरू पनि दुईजना थपिएर जम्मा भयौँ हामी चौबिसजना कार्यक्रम आठ बजेदेखि प्रारम्भ हुने भएपछि हामी आफ्नै धुनमा डुल्न निस्क्यौँ लिला अनमोल र म बाटामा थियौँ एकजना अपरिचित व्यक्तिले तपाईँ लीला अनुमल होइन भने हो म तपाईँको फ्यान हो मैले तपाईँको कार्यक्रम सुन्ने गरेको छु साह्रै मनपर्छ किनकिन मलाई त तपाईँलाई देख्ने बित्तिकै कस्तो कस्तो भयो पछि पछि सर्दै सर्दै बिचरा नालीमा पर्ने भयो बोली नै पुरा हुँदैन गहुँ गोरो अग्लो हेर्दा राम्रै देखिने उचाइ पनि त्यही पाँच फिट होला हामी त केही बोलेका छैनौँ बोल्नै परेको थिएन सबै उसैले बोल्दै थियो हेर्दा हेर्दै नालीमा पर्ने डरले हामी त्यहाँबाट केही नबोली हिँड्यौँ एक्लै बरबराइरहेको थियो लिला चाहिँ तपाईँसँग एउटा सर्त राख्छु मान्नुहुन्छ वरैसम्म ऊ ठुलो शर्मा कराइरहेको थियो लगातारको दुई दिने कार्यक्रम चलिरहेको छ हामी लोग्ने स्वास्नीमा वरपर प्रकारका मानिससँग बोलचाल गर्नु हुँदैन भन्ने भावना थिएन लोग्नेले स्वास्नीलाई दबाएर वा स्वास्नीले लोग्नेलाई होच्याएर भन्नुपर्छ भन्ने पनि कहिले थिएन त्यस्तो सोच कहिले बनेन जोसँग गफ गरे पनि केही फरक पर्दैन साँचो र आदर्श भनेको पति र पत्नी बीचको सम्बन्ध हो कार्यक्रम चलिरहेकै थियो खै के भएर हो विश्राम हुँदै जान्थ्यो चिन्जान परिचय सामान्य रूपमा हुँदै गरेको एकअर्कामा यो कार्यक्रम पनि भेट गराउने नामले मात्र चिनेको भेट गर्न सम्भव नभएकालाई भेट गराउने नयाँ स्रष्टा जन्माउने ऊर्जा बढाउने काम पनि यसले गर्छ नयाँ र भर्खरै जन्मदै गरेका साहित्यकार गजलकार र साहित्यमा रुचि राख्नेका लागि ठुला लेखक त देवते समान हुन्छन् एकाएक गर्दै परिचय हुँदै जाँदै थियो त्यही कार्यक्रममा एउटी सानी आइन छेउमा उहाँले भन्नुभयो बाबुको नाम बिर्सेँ मेरो नाम धरावासी हो धरावासीजी बल्ल आज राइटरसँग भेट भयो आज मैले हात मिलाउनु पाएँ आज म कति धन्य छु यत्रो ठुलो लेखकसँग पनि भेट हुँदो रहेछ मैले त तपाईँको नाम मात्र सुनेको थिएँ यत्रो हुनुहुन्छ भने कल्पनै गरेको थिएन तपाईँ त हामी जस्तै लाग्यो आज म धेरै खुसी छु कल्पना नगरेको मान्छेसँग भेट हुँदा अचम्मै लाग्दो रहेछ नाम र फोटो मात्र देखेका ठुला विशिष्ट मान्छेलाई आफ्नै अगाडि देख्न पाउँदा मलाई पनि धेरै वर्ष अगाडिको सम्झना आयो मेरो पहिलो काठमाडौँको भ्रमण थियो छोरा दिप्लेसलाई लिएर म काठमाडौँ गएका थियौँ हामी टिभी र पत्र पत्रिका बारम्बार हेरिरहन्छौँ ठुला साहित्यकार पत्रकार लेखकका नाम पनि सुनेका हुन्छौँ तर कहीँ कतै भेट हुँदा अचम्मै हुन्छौँ हामीले फिल्मका हिरो हिरोइनका नाम पनि सुनेकै हुन्छौँ उनीहरूलाई पर्दामा पनि देखिरहेको हुन्छ तर पर्दा बाहिर भने आफ्नै देशमा पनि देखेको हुँदैन कार्यक्रम सकिएपछि हामी त्यहाँबाट बिदा भएर हिँडेका थियौँ हामी आएको बेलामा जोगमनी घुम्न जाने भएका थियौँ जयन्ता पोखरेलले म घुमाइदिन्छु भनेको थिइन् जान त गयौँ बाटैभरि के गनाउँछ के के नै होला भनेको त जोगबनी सोच्छु जस्तो पटक्कै लागेन राम्रो केही थिएन दसैँलाई चाहिने केही अति आवश्यक सामानहरू किनेर फर्क्यौँ बेलुकाको बास जयन्ताकामा बस्ने योजना भयो बेलुका निकै राति भयो घुम्दा हतार हतार जयन्ताले चिया पकाइन् चिया खाँदै सब्जी खेलाउन थाल्यौँ हामी सबै खानापछि एकछिन गोष्ठी सुरु भयो हामी त रातभरिको निद्रा र दिनभरिको थकाइले गलेका रहेछौँ लिलाजीलाई र मलाई एउटा कोठा दिएको थियो ठुलो थियो पलङ जता जता लडे पनि हुने हिजो राति सुत्न नपाएको कष्ट थियो हामीलाई आज आनन्दले सुत्यौँ कार्यक्रम श्रुति सम्वेगमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौ केही बेरपछि यसैको बाँकी अंश लिएर आउने नै छौं उज्यालो नाइन्टी नेटवर्क सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति समेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं अब सुनौ यसै उपन्यासको बाँकी अंश दुई हजार बैसठी साल कार्तिकमा पश्चिम सिक्किम गेजिङले कार्यक्रम गर्ने भएछ लीला लेखन नेपालबाट मात्र चालिसजना साहित्यकारहरूको टोली थियो काठमाडौँदेखिका साहित्यकार पत्रकारहरू सबै काकरबिटामा भेला भएका थिए हामी मोडका भने एकअर्कालाई पर्खिँदै पर्खिँदै ढिलो गरिरहेका थियौँ काकरबिटामा धेरै नै भेला भइसक्नु भएको रहेछ बैरागी काइला लक्ष्मी उप्रेती अरू पनि धेरै थिए नाम याद भएन जम्मा गरी तीन ट्याक्सी भयौँ एउटा ट्याक्सीमा लिला अनुमोल म कृष्ण होमगाई बैरागी काइला र उहाँकी छोरी थियौँ हाम्रो गाडी बिचमा थियो हामीभन्दा अगाडि लाग्यो एउटा गाडी पछाडि अर्को थियो एकअर्काले गाडी तछाड मछाड गर्दै हाँक्दै थिए बाटो त राम्रै थियो भर्खरै नक्साल कटेको सिलगढी आउन बाँकी नै छ बागडुग्राको पुलमै मात्र पुगेका थियौँ बुढी हुडमुडिएर आयो थाम्नै सकिएन उकालो ओह्रालो घुम्ती पनि थिएन लाजै मर्नु कहिले गाडी नै नचढ्ने जस्तो उल्टी भएपछि हँसिलो हुन त खोज्दै थिएँ तर जिउ त आलस्य हुँदै गयो बेला बेला लिलाजी हँसाउन खोज्नुहुन्थ्यो काइला दाईका छोरीहरूले पनि खै के के भन्थे सबै हाँस हाँस्ने गरी ड्राइभर पनि छक्क पर्थे सिलगढीदेखि गाडी उकालो लाग्यो जङ्गलले जङ्गल अलिअलि भिर छेउछाउमै आइपुग्थ्यो जोडिन रेलको लिग हरियाली जङ्गल वरिपरि देख्दा त निकै रमाइलो भयो लिलाजीलाई हरियाली जङ्गल देखेर गजल फुर्न थाल्यो हामी त्यसमा साथ दिन्थ्यौँ धेरै बेरसम्म मौन भएर बैरागी दाई उक्साउँदै भन्नुहुन्थ्यो राम्रो छ अझै भन न कुइनेटा बाटाहरू धेरै थिए डरलाग्दो जङ्गललाई छेउमै आएर जिस्काए जस्तो गर्थे खोलाहरूले हाम्रो गाडी निकै अगाडि बढिसकेको थियो धेरै बेरपछि हामीले थाहा पायौँ पछिको गाडी त तलै नाकामै रोकिएछ के भएर हो हामीलाई छोडिएको अर्को नाकामा हामीलाई पनि रोक्न खोज्यो तर अब हामी कसरी फर्किने यत्रो बाटो टाढा भइसक्यौँ अब त धेरै छैन भन्छ ड्राइभरले बैरागी काल्दै बाहिर निस्केर हामी त साहित्यकार हो नेपालबाट आएको हाम्रो गाडी तिनवटा छन् हामी त धेरै छौँ काठमाडौँदेखि मान्न हिँडेका पश्चिम सिक्किम गेजिङले कार्यक्रममा बोलायो म पनि एउटा साहित्यकार हुँ मलाई बैरागी काइला भन्छन् म पत्रकार हुँ कृष्ण होमगाई उहाँ बहिनी पनि पत्रकार हो लीला अनमोल हामी सबैलाई कार्यक्रमको पत्र आएको थियो त्यसैले तपाईँहरूले दार्जिलिङबाट इन्द्रबहादुर राईलाई चिन्नुभएको छ नाम चाहिँ सुनेको हो हामी साथी हौँ उहाँ पनि आउनुहुन्छ के गर्नु हामीलाई आदेश दिएको छैन नछोड्नु भन्ने माथिबाटै आदेश आउँछ कडा सुरक्षा गर भन्ने आदेशको पालना गर्नैपर्छ तपाईँहरू ठुला साहित्यकार हुनुहुँदो रहेछ हामीलाई एउटा चिठी पठाएको भए भइजान्थ्यो हामीलाई त्यो खबर छैन अब के गर्नु हामी यी चेलीबेटी लिएर हिँडेका छौँ एक त अर्को त हाम्रा साथीहरू तलै छोडिएछन् हामी अन्यलोमा पऱ्यौँ हाम्रो कुरा सुन्दा उनीहरू पनि छक्क परे ठिकै छ जे भए पनि अब तपाईँहरू जानुहोस् बल्ल हाम्रो गाडी हुम्कियो पछाडिको गाडी छोड्ने कुरै थिएन उनीहरू भन्थे तपाईँहरूको कार्यक्रमको एउटा मान्छे आउनुपर्छ अनि मात्र छोड्न मिल्छ नेपालबाट आएका मान्छेलाई कडा गरिएको छ यसरी झुक्क्याएर धेरै भुटानीहरू छिरेर गएकाले हामीले सुरक्षा कडा गर्नु परेको हाम्रो त्यहाँ धेरै गफ भएको थियो हामी त आयौँ तर अब अरूलाई छोडेन भने यो यत्रो बाटो आएको केही रमाइलो हुँदैन जति उकालो चढ्छौँ त्यति नै जाडो हुँदै जान्छ सास सास पर्दै गयो जाडो पनि बढ्दै गयो लुगा ब्याग सबै हाम्रो गाडीमा थियो दरावासीजीले झापाको गर्मीमा पातलो टी सर्ट मात्र लगाउनु भएको थियो छिट्टै चिसोले समातिहाल्छ उहाँलाई बढेको जाडोसँगै मलाई अर्को तनाव भयो हामी पनि एकअर्काको आडमा जिउ तताउँदै बसेका थियौँ बाटो ठाडै थियो आठ बजेतिर हामी पुग्यौँ भोकले लखतरान परेर उनीहरूको त आउने पत्तै थिएन हामीले हाम्रो बाटाको दुःख घटना सबै भन्यौँ हाम्रो अर्को गाडीलाई बाटैमा रोकेको तपाईँहरू नगई नछोड्ने अरे काल्दा तपाईँले सबै कुरा भन्नुभयो इन्द्रबहादुर राई सर अघि नै आइसक्नु भएको खबर थाहा पाइयो बैरागी काइला दाई पनि उतै लाग्नुभयो हामी पनि आफ्नो परिचय रजिस्टर कापीमा लेखाएर कार्यक्रम संयोजकमा खटिनुभएका मध्ये एकजना दिदीले आफ्नै घरमा राख्ने भन्नुभयो बेलुकीको खाना र बिहानको ब्रेकफास्ट मेरै घरमा गरेर आउनुहुन्छ एकैचोटि दुईटै निर्णय गर्दा हामी अचम्म भयौँ एकअर्कामा मुखामुख गऱ्यौँ त्यहाँका घरहरू भित्तामा अडेसा लागेर ठडिएका हुँदो रहेछन् तल फेरिदेखि घरको जग्गा हालेर माथि पहाडको टुप्पासम्म छत पुगेको एक त राम्ररी पहाड नदेखेको मान्छे त्यसमा पनि पहाडको भिरमा घर भोलिपल्ट बिहान हामी सामानसहित बोकेर कार्यक्रम स्थलतिर लाग्यौँ बेला भइसक्दा आठ नौ बजे नै भयो भएको थियो होला बेलुकाको घटना विवरण सबैले आफ्नो बतायौँ कार्यक्रमको उद्घाटनमै बैरागी दाई र इन्द्रबहादुर राईलाई सम्मानसहित गाडीमा हालेर बजार परिक्रमा गर्ने रहेछ कार्यक्रम रमाइलो भयो प्रायः हामी नेपालीकै थियौँ धेरैजसो काठमाडौँ धरान विराटनगर झापा जताततैका भए पनि प्रायः सबै नै चिनेका कार्यक्रममा चारजनाको कार्यपत्र थियो दोस्रो दिनमा पहिलो दिनमा थियो कविता वाचन नाटक गीत प्रहसन पहिलो दिनकै कविता सकिएको थिएन त्यसैलाई थाती राख्दै भोलिपल्टलाई पनि कार्यक्रममा मिसाउँदै कविता वाचन गर्दै कार्यक्रम चल्दै गयो सन्दीप सरको कार्यपत्र साह्रै राम्रो लाग्यो डाक्टर गोविन्दराज भट्टराईले मान्छेलाई नै तोकेर बताउनु भएको रहेछ कार्यपत्र कार्यपत्रको बीचमा एक ठाउँमा लेखेको थियो यहाँ हाम्रा एकजना साना भाइ छन् बिचरा केही गर्छु भन्छन् उनमा अध्ययनको कमी पनि छ मलाई लाग्छ उनमा पश्चिम उनको साहित्यको त्यति ज्ञान छैन उनलाई फुर्स छैन हिजो आज लेखपट गर्न बेलामाको अदालत पनि धाउने गर्छन् लीला लेखन भनेर लेख्ने पानी पनि छ उनको यो लीला लेखनलाई काठमाडौँ भ्यालीभित्र छिर्न पनि दिँदैनौँ विश्वविद्यालयको त कुरै नगरौँ यस्तै प्रकारको त्यो कार्यपत्र निकै विवादास्पद बन्यो कडा कडा कार्यपत्र थियो उहाँको कालदाईले उहाँको पालामा भन्नुभयो अगाडि हामी ईश्वर वल्लभ इन्द्रबहादुर राई र म भएर लेख्न सुरु गर्दै यो लीला लेखनको बारेमा कुरा हुन्थ्यो उनले पनि आज यही लीलालाई प्रयोग गरेको देख्छु उनका हरेक लेखनमा लीला लेखन छ उनले पनि राम्रै काम लिएर हिँडेको जस्तो लाग्छ यो लीला लेखन त कुनै नेताले थालेको होइन यो त हामीले धेरै अगाडि थालिएको यी साना भाइले त त्यसैलाई लिएर हिँडेका मात्र हुन् मलाई लाग्छ उनलाई प्रोत्साहन गर्न सट्टा किन नलेख्नु ताली धेरै मजाले पड्किएको थियो मैले उहाँको नाम मात्र सुनेकी थिएँ धेरै वर्ष अगाडि बैरागी काइला भनेर पछि थाहा भयो उहाँ त डबल सुब्बाका छोरा हुनुहुँदो रहेछ कुदनाबारीमा ऊ त्यो डबल सुब्बाको घर भन्थे परैबाट जङ्गल जानेहरू तेस्रो दिन बिहान कार्यक्रम सकेर फर्किने मेताबाट गएका सबै एकैचोटि आइएन कोही घुम्न जाने भए कोही यतिका दिन भयो घरै जाने भएका थिए हामी डाक्टर सञ्जीव उप्रेती डाक्टर गोविन्दराज भट्टराई तेजराज खतेवडा लेखनाथ भट्टराई लीला अनमोल कृष्ण धरावासी र म थियौँ एउटा ट्याक्सीमा हामी नै ठिक्क भयौँ जाँदा अर्को अर्को गाडीमा परे पनि आउँदा हामी एउटै गाडीमा थियौँ उकालो भएर होला जाँदा निकै लामो लाग्ने बाटो आउँदा त कति छिटो काटिएछ अन्ताक्षरीले कसैलाई छोडेको थिएन न त गोविन्द दाईलाई न त सञ्जीवजीलाई नगर्नु गरेपछि किन ढिला गर्नु मैले पनि पहिला गरिदिएँ उल्टी को पछि पर्ने उल्टी गरे जस्तो केही भएन जिउ बरु फुर्तिलो पो भयो Thank you. बाटो काटेको थाहै नभए हामी सिलगढी आइपुगेछौँ बिहान हामी चिया नास्ता मात्र गरेर हिँडेका थियौँ भोकभक्कै नै लागेको थियो त्यसमा पनि बिहान खाएको त बाटैमा चढाइसकेको थियो हुन त घर छोडेको धेरै दिन नभए पनि खै के भएर हो घरकै याद आउँदो रहेछ अघि भर्खरैसम्म त सिलगढीमा पुगेर खाना खाने भन्ने थियो तर खाना खाना धेरै टाढासम्म पुग्नुपर्ने भयो त्यो पनि सिलगढीको ठाउँमा त्यतिको टाढा पुग्नुभन्दा त हाम्रै काकड भित्तामा गएर खाने भन्ने निर्णय भयो दुई हजार त्रिसठी सालको दसैँ आउनलाई सोह्र श्राद्ध प्रारम्भ भइसकेकाले दसैँको चहलपहल सुरु हुन थालेको थियो सोह्र श्राद्ध सकिने बित्तिकै नौरथा लाग्ने र दसैँमा चाहिने चिउरा मसला चामल नानीहरूलाई लुगाफाटा मासु सबैको जोरजम गर्न सबैलाई धौधौ नै परेको हुन्छ धरावासीजीको राधा किताब भर्खरै साझाले छापिएर सार्वजनिक भएर बजारमा निस्केको थियो राधा किताबलाई साझाले नै छापिएर साझाले नै राखिदिएको रहेछ मदन पुरस्कार गुठीमा हामीलाई बुबा बिमारी भएकोले बिमारीतिर ध्यानै गएको दिन बिराई बिराई सुई लगाउनु पर्ने दिन दिनै दसैँ नजिकैको र बुवाको स्वास्थ्यको गडबडीले हामीलाई निकै चिन्ता पारेको थियो त्यही नजिकै घरमा बिमारी भइरहने हुँदा एउटा एउटा मेडिकल वा डाक्टरको नजिक भइरहनुपर्छ भन्ने हामीलाई थाहा भएको थियो त्यसैले नजिकै मेडिकलका महेन्द्र प्रसाईबाट सहयोग माग्ने जे पर्दा पनि उनी नै आउने त्यस दिन पनि सुई लगाउन बुबालाई नाडी समाउँदै नसाहेर्दै थिए साँझ सात बजीतिर टेलिफोनको घन्टी बज्यो मोबाइलमा राम्रो गरी सुनिएन फेरि गर्नु भन्नुभयो दरावासीजीले फेरि बज्यो घन्टी यताउता घुम्दै बोल्नुभयो ल बधाई छ मलाई र तपाईँलाई पनि उता बुबाको हात छाम्दै कता छ नसा भन्दै थियौँ हामी सबै तर बधाई सुनेर हामी सबै दङ्ग पर्दै एकैचोटि सिँढीमाथिबाटै हाम फाल्दै तल झऱ्यौँ र हामीले सबैले एकै स्वरमा होइन के को बधाई के आयो बधाई खाने गरी लौ राधा किताबले मदन पुरस्कार पाएछ त्यसमा तिमीहरूलाई पनि बधाई मलाई पनि बधाई एकैचोटि के भयो कि खुसी पनि अनौठो हुँदो रहेछ मदन पुरस्कार भनेको नेपालको सबभन्दा ठुलो पुरस्कार हो भन्ने चर्चा सुनेकी थिएँ त्यो पुरस्कार प्रत्येक वर्ष छापिएको विशिष्ट कृतिले पाउँछ भन्ने पनि थाहा थियो उहाँले लेखेका मध्ये मलाई मन परेको सबैभन्दा राम्रो लागेको थियो राधा किताब दिप्लेसले टाइप गर्दै गर्दा भन्थ्यो बुवा यो किताब साझाले छाप्ने हो भने चाहिँ पक्कै पनि साझा पुरस्कार पाउँछ होला तर हामीलाई खासै आशा थिएन र त्यसको त्यति चर्चा पनि हुँदैन थियो पुरस्कारहरू त अरू पनि धेरै पाइएको थियो खुसी पनि भइएकै हो तर यतिको खुसी जीवनमा भइएको भने थिएन खुसीको पनि एउटा सीमा हुँदो रहेछ मानिसहरू धेरै खुसी हुँदा वा दुःखी हुँदा भट्याक भट्याक हुन्छ भन्थे मैले त्यस दिन थाहा पाएँ धेरै खुसी पनि राम्रो होइन रहेछ अघिसम्म हुरुक्क हुने गरी लागेको भोक कता हरायो कता अन्ठाउन्न सालमा घर बनाउँदा बनाउँदै आमा बितेर रोकेको घर फिनिसिङ गर्न सकेको थिएन जागिरको पैसाले छोराछोरी पढाउँदा पढाउँदै ठिक्क बेला बेलामा सापटी ऋण लिएको पैसाले घर यत्तिको बनाएको थियो तल पनि सापटी काटेर आधी उदी मात्र आउने गर्थ्यो साह्रै दुःखले घर चलाउनु पर्थ्यो मनमा लाग्यो यसपालि भने बल्ल घर फिनिसिङ हुने भयो यसपालि भने कविजीले लेखेर भए पनि ठुलै रकम हात पार्नु पाउने हुनुभयो तर उहाँको स्वभाव भने उडन्ती नै लागे पनि बेला बेला त पुरस्कार पाउँदै घरको काम चलाउँदै गर्नुहुन्छ पाँच हजार खर्च लाग्ने ठाउँमा तिन हजारले पुग्छ भन्ने उहाँको बानी कहिले हटेन सायद आफूले किनमेल गर्नु नपरेर पनि होला बजार भाउ के कस्तो छ थाहा हुँदैन थियो सामान पुरा आउँदैन पैसा सकिजान्थ्यो पैसाको हिसाब किताब फेरि सुरु हुन्थ्यो र भन्नुहुन्थ्यो तिम्रो आजकल वायात खर्च गर्दैछौ म धेरै कुरा बुझ्छु नाको पोरा फुलाउँदै हामी सबै आमा छोराछोरीलाई बाँकी राख्नुहुन्न हामी एक आपसमा मुकामुख गर्दै मुसु मुसु हाँस्छौँ छोराछोरी भन्छन् बुबा आफैलाई किनमेल गर्न पठाइदिनुपर्छ अनि मात्र थाहा पाउनुहुन्छ बजार भाउ के कस्तो छ दुई हजार बैसठी सालको मदन पुरस्कार दुई हजार त्रिसठी साल जमरी औँसीको दिन दिने घोषणा रेडियो नेपाल र विभिन्न पत्र पत्रिकाले गर्यो त्यसको भोलिपल्टदेखि स्कुल कलेज सङ्घ संस्थाहरूले सम्मान गर्न धमाधम सुरु गरे भ्याइ नभ्याइ थियो सम्मान ग्रहण गर्न कहिले त दिनमा दुईवटासम्म पनि भयो टेलिफोनमा त कति हो कति रिसिभ गर्न पनि भ्याइ नभ्याइ मदन पुरस्कार घोषणा भएका दिन प्लेन चढेर पुरस्कार लिन जाने भन्ने कि थिएँ मैले फुर्किएर आजसम्म प्लेन चढ्न पाएकी थिइनँ माथि आकाशमा उडेको देखेको हो चढेकी थिइनँ साना केटाकेटीमा माथि आकाशमा प्लेन हेर्दै हामी पनि प्लेन जत्तिकै छिटो हिँड्न सक्छौँ कुदेर जान सक्छौँ भन्दै आकाशतिर हेरेर कुद्ने हुँदा कतिपल्ट लडेर अनुहार आकाशमा घाउ पारेको घटना बिर्सेको थिएन सानैदेखि आकाशमा देखिने प्लेनमा चढ्ने सायद आज परेको छ एकैचोटि मुखबाट निस्केछ प्लेन चढेर पुरस्कार लिन जाने एयरपोर्टसम्म गाडी लिएर गयौँ पानी निकै मुसलधारी परेको थियो यही नै जाडो होला कि जस्तो पानीले गर्दा प्लेन पो उड्ला कि नउड्ला भन्ने पिर मनमा थियो आजसम्म कहिले प्लेनमा पाइला परेको छैन डर त डरै हुन्छ होला भन्ने लागेको थियो मुटुको धड्कनले निकै छिटो छिटो गति लिँदै थियो दसैँमा पिङ खेल्दा माथि पुगेर तल झर्दा आनन्द भयो जस्तो आनन्द हुँदो रहेछ तर के के सोच्दा त संसारमा नभएको डर लागेर आयो गाडीमा त हातखुट्टा बाँचे पनि बाँचिन्छ भन्ने आशा पलाउँदो हो तर यसमा त पटक्कै आशा हुँदैन बाँचिँदैन पनि धेरै नै दिमाग गल्यो त्यो पैँतालिस मिनट पनि कति ढिला भयो सम्झिरहेछु एक रुपियाँको तेल आठानाको चिनी र कहिलेकाहीँ एक किलो चामल पनि किन्न सकेर कनिकाको चाम्रे पकाएर खाएको खै के सम्झेर हो कुन्नी मेरो लागि नै भन्दै आमाले आधा लिटर दुध पनि त ठेक्का गरिदिनु भएको थियो मान्छेको जिन्दगीमा जस्ता पनि दिन आउँदो रहेछन् भर्खरै मात्र शनिश्वरी बजारमा भाषण गर्दा गर्दै छाती समाते ती झ्याम्लेलाई पनि सम्झे त्यही चुरुवाल्नी माइलोको छोरो त हो नि भनी चिनाउलीलाई घरमै आएर घर घेरी घेरी कुट्न खोज्नेलाई पनि सम्झेँ आमालाई बोक्सीको आरोप लगाई पर्दा लगाएर खाना खानेहरूलाई पनि ठुलो हेरिरहँ जस्तो लाग्यो आज म साह्रै खुसी छु अब त हामीलाई कसैले पनि केही भन्नेवाला छैनन् घटस्थापनाको भोलिपल्टको दिन थियो हामी पुरस्कार समारोहमा उपस्थित भयौँ हामीसँगै तुलसा पाठक पनि थिइन् असाध्यै खुसी देखिन् त्यस समारोहमा ठिक निम्तालु विशेष मात्र उपस्थित हुने पाउने आफ्नै नियम रहेछ तुलसालाई निकै केरकार गर्न थाले मैले मेरी छोरी हुन् यहीँ बसेर पढ्छिन् भन्दै सँगै लिएर गएँ आफू खुसी भएर होला अरूलाई पनि खुसी नै भएको अनुभव गरेँ पुरस्कार त श्रीमती सहितलाई पो दिने चलन रहेछ धनको राशि त श्रीमतीको पोल्टामा पो दिँदा रहेछन् त्यतिको दुई लाखको थैली बोक्न पाउँदा म पनि दङ्ग परेँ मेरो ब्याग टनाटन भयो बेला बखत यसो पैसालाई चुन्छु आखिर पैसा त पैसै हो यताउता मान्छेहरूलाई पनि हेर्छु र फेरि ब्यागलाई दरो हातले समाउँछु अहिले त म भर्खर खाना खाएर अगाएको जस्तो भएको छु निकै बलियो र आँट धेरै नै भएको जस्तो दुबसु छेत्रीको परिवार प्राय सधैँ सँगै नै हुने त गरेकै हो त्यसमा पनि झन मदन पुरस्कार बेलुका सानसँगले घरमा आयो आहा त्यस्तो रमाइलो त अहिलेसम्म पनि भएको छैन होला त्यस रमाइलोमा आमासहित खुसी न खुसी हुनुभएको थियो दुई हजार बैसठी सालको मदन पुरस्कार त्रिसठी सालमा दिएको थियो त्रिसठी सालको दसैँ धुमधाम मनाउला भन्ने थियो हरेक दसैँको अष्टमी आमाको तिथि पर्छ त्यससम्म हामीलाई दसैँले छुन पनि सकेको हुँदैन रमाइलो गर्न उचित लाग्दैन हाम्रो दसैँ भनेको नवमीदेखि मात्र सुरु हुन्छ अष्टमीको दिन राति नै माइली फुपू कृष्ण हुँदा गाईकी आमालाई राति नै हार्ट एट्याक भएछ अष्टमी उज्यालो हुँदा नहुँदै बित्नुभयो त्रिसठी सालको दसैँ त्यसै बित्यो हामीले आमा बितेपछि माइली दिदीलाई आमा मानेर दसैँमा टिका लगाउन जाने गरेका थियौँ माइली दिदीलाई देख्दा पनि आमाको तिर्सना गरेको थियो आमाकै उमेरकी माइली दिदी आइरहने औधि माया गर्ने मेरा घरमा आइरहन्थ्यो भन्ने दसैँको अष्टमी आमाको तिथि पर्थ्यो नानु मैयाको परिवार अष्टमीमा भनेर आउनुभएको थियो तर राति नै माइली दिदी साह्रै फोन भएको फोन आयो फेरि एकैछिनमा सकिएको खबर पनि आमा सकिएपछि आमा मान्दै आए कि हामी त्यही आमा गएको तिथिमिति मिलाउँदै माइली दिदी पनि सँगै गए चाहिँ लाग्यो अनुहार पनि आमाकै जस्तो देखियो सुनिएर डम्म भएछ कतै चलाइन नसक्नु भएको थियो कि जस्तो हिजोसम्म केही थाहा थिएन बिमारी भएको राति एकैछिनमा अन्तिममा मात्र थाहा पाएन त मान्छेले जन्मने बित्तिकै नै उसले मृत्यु लिएर आएकै हुन्छ त्यो सबलाई थाहा छ तर म मर्दैछु भन्ने थाहा पाउँदै मर्नु र थाहा नपाई मर्नु अर्कै हुँदो रहेछ दिदीको अनुहारमा पनि खुसी आयो निकै उज्यालो भयो अब भरे त मासु खाने भन्ने भयो तर परदेशमा त्यसमा पनि होटलमा मलाई त मासु नै खान मन पर्दैन मासु नखाउँ दही भात खाउँ भरे घरमा फोन गर्नुपर्छ रिपोर्ट राम्रै आयो भनेर भोलि नेपाल बन्द भन्छन् भोलि यो रिपोर्ट देखायौँ भने पछि चाहिँ हिँड्न सक्छौँ हामी पूर्वतिरका धेरै हुनाले एउटा घर परिवारका जस्ता भएका थियौँ झन्डै दस एघारजना जति थियौँ होला प्रायः हामी सबैको हस्पिटलको काम सकिएको थियो असार साउन थियो क्यार आँपको सिजन निकै थियो पन्ध्र रुपियाँ किलोले हामीले आँप किनेर खायौँ जहिले सुकेको बन्दले हामीलाई कराउन कतै आपत पर्ला कि जस्तो भएको थियो यसरी नै बन्दै बन्द हुने हो भने त ल्याएको पैसाले कसरी पुग्छ गाडी खुल्नेको टुङ्गो छैन धरमपुरका दाईहरू भन्थे यी सबै गएका ठाउँमा हामी किन नजाने सबै नै एकैतिरका भएर हामीलाई सजिलो भयो चितवनबाटै हामीलाई अर्को गाडीमा सारो, बाटामा खै कुन कुन पार्टीको दोहोरो भिडन्त भएर गाडी बन्द गरेका रहेछन् त्यहीँ चार घन्टा बस्नु पर्यो अरू ठाउँमा त राम्रै भयो आइपुग्यो राति आठ बजे घरमा अब दाईसँग फोन हुन छोड्यो दाईले पनि गर्नुभएको छैन भाइसँग भने राम्रै गरी सम्पर्क बढ्न थाल्यो भात खाने चामल त पहिलेदेखि नै दिइरहेको थियो त्यसमा दाल अचार खाने तेल घिउ दही दुध बिस्तारै गरेर अरू कुरा पनि आउन थाल्यो बुहारी आउँदा रित्तै हात नआउने आएर भन्न थालिन् आमा बुबा यहाँ बस्ने होइन घर बनाएर उतै जानुपर्छ आफ्नो भनेको सबै थोक उतै छ दही दुध प्रशस्त खान पाइन्छ आफ्नै गाई भैँसीको बुढाबुढीले यसो घरै मात्र बसिदिए पनि कामै हुन्छ बुबालाई पनि कान्छी बुहारीले भनेको कुरा मन पर्न थालेको थियो आमा पनि बेला बेला घर जान थाल्नुभयो नाति नातिना सबै खुसी हुन थाले हजुरआमा गएर घरमा बसिदिनु दिने कुरा सुनेकाले इष्टमित्र पनि सबै खुसी हुन थालेछन् कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीता देवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपी हवस् त अर्को मंगलबार म हिँडेको बाटोको सातौं श्रृंखलाको वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा झमक खिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा कि फूलको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिखीसँगै उपन्यास वाचक अच्युत खिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री